दावी उन्नत जात र प्रविधिबारे थाहा नहुँदा मकै उत्पादनमा कमी आइरहेको कृषि विज्ञको भनाई चितवनमा डेङ्गु रोगबाट बस्नका लागि लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालन गरिने चीन र स्विजरल्याण्ड बीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर अमेरिकी गुप्तचर संस्थाका पूर्व कर्मचारी एडवर्डलाई भेनेजुएलाले राजनैतिक शरण दिने र अर्को महिना काठमाडौँमा हुने राष्ट्रिय टिम कराते छनौट प्रतियोगिताका लागि चौबिस खेलाडी छनौट नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा उच्च स्तरीय राजनैतिक समितिले नेकपा माओवादी आगामी मङ्सिर चार गतेका लागि तोकिएको संविधान सभाको निर्वाचनमा भाग लिन तयार भए सर्वदलीय सम्मेलन गर्न सकिने बताएको छ साथै उच्च स्तरीय राजनैतिक समितिको पुनर्गठन र वर्तमान सरकार गठनका सन्दर्भमा चैत्र तीस गते भएको सहमति परिमार्जन गर्न सकिने समितिले बताएको छ राजनैतिक समितिको आज बसेको बैठकमा नेकपा माओवादी लगायतका राजनैतिक दलहरू तोकेको मितिमा हुने संविधान सभाको निर्वाचनमा भाग लिन तयार भएको अवस्थामा सर्वदलीय सम्मेलनको आयोजना गरी अघि बढ्न सकिने निष्कर्ष निकालेको हो यसरी अघि बढ्ने क्रममा राजनैतिक समितिमा अन्य पक्षलाई थप्ने राजनैतिक सम्मेलनबाट हुने निर्णयअनुसार समितिलाई पुनर्गठन समेत गर्न सकिने ए नेकपा माओवादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो नेकपा माओवादीले निर्वाचनमा भाग लिने सुनिश्चित गरेर वार्तामा आएमा चुनावी सरकार गठनका सन्दर्भमा प्रमुख चार शक्तिबीच भएको एघार बुधे सहमति र राष्ट्रपतिद्वारा संविधानको केही धारा बाधा अड्क फुकाउका लागि जारी भएको आदेशको मूल पक्षलाई अघि बढाएर कतिपय कुरामा आवश्यक परिमार्जन समेत गर्न सकिने उहाँले बताउनुभयो नेकपा माओवादी राजनैतिक दलसँग औपचारिक रूपमा वार्ता र सम्वाद नगरे पनि अन्य कुनै विधि र प्रक्रिया अपनाएर वार्ता गर्न सकिने बताउँदै उपाध्यक्ष श्रेष्ठले मुलुकको अहिलेको विशिष्ट परिस्थितिमा तोकिएको मितिमा निर्वाचन गर्ने शर्तमा अन्य विषयमा खुल्ला उद्धार र लचकतापूर्वक वार्ता गरेर निर्वाचन मैत्री वातावरणको सन्देश प्रवाह गर्ने बैठकमा सहमति भएको जानकारी दिनुभयो अहिलेको सरकारले नै संविधान सभाको दोस्रो निर्वाचन निर्धारित मितिमा सम्पन्न गराउने भएकाले त्यसका लागि दलहरू दृढताका साथ लाग्ने बैठकले निर्णय गरेको छ लामो समयदेखि नेपाली जनताको चाहना अनुरूप संविधान सभाबाटै नयाँ संविधान जारी गर्नु बाहेक अर्को विकल्प नरहेकाले असन्तुष्ट दलहरूलाई निर्वाचनमा सहभागी गराउन अन्य दलहरूसँग लचकतापूर्वक वार्ता अगाडि बढाउने निर्णय नेपाली निर्णय भएको नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो निर्वाचनका सम्बन्धमा जतासुकी छाएको अन्यलतालाई हटाउन र प्रष्ट पार्न राजनैतिक दल र आम जनतालाई निर्वाचनका लागि तयारी रहन आग्रह गर्ने तथा सरकार र निर्वाचन आयोगलाई पनि निर्वाचनका लागि सम्पूर्ण तयारी गरेर अगाडि बढ्न सुझाव दिने बैठकले निर्णय गरेको छ यस्तै नेकपा एमालेका नेता रघुजी पन्तले जनताबाट निर्वाचित संविधान सभाबाटै संविधान जारी गर्न आगामी मङ्सिर चार गति हुने संविधान सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा दृढताका साथ अगाडि बढ्ने निर्णय भएको जानकारी दिनुभयो निर्वाचनमा भाग लिने सिलसिलामा फरक मत राख्दै आएका दलहरूसँग लसिलो भएर वार्ता गर्ने तथा निर्वाचन मैत्री निर्वाचन आयोगलाई आफ्ना काम कारबाहीलाई तीव्रता प्रदान गर्न सुझाव दिने सहमति भएको उहाँले बताउनुभयो मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले संविधान सभाको निर्वाचन स्वतन्त्र निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सबैले आफ्नो ठाउँबाट सरकारलाई सहयोग गर्न आह्वान गर्नुभएको छ एकानब्बे अन्तर्राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले संविधान सभाको निर्वाचनपछि हरेक सम्भावनाको ढोका खुल्ने बताउनुभयो निश्चितको राजनीतिले कोही कसैको भलाइ नगर्ने भन्दै उहाँले पृथक धारणा राख्ने पार्टीसँग अनि पार्टीले संवाद र सहमतिको बाटो पहिला पार्टीलाई निर्वाचनको वातावरण निर्माणमा सहयोगीको भूमिका निर्वाह गरिदिनुपर्ने बताउनुभयो उहाँले सहकारिताको अभ्यासलाई सशक्त र प्रभावकारी बनाउँदै लगेमा गरिबीको रेखा मुनि पिल्सिएका जनताको जीवनस्तर माथि उठाउन सजिलो हुने बताउनुभयो कार्यक्रममा मुख्य सचिव लीलामणि पौडेलले मुलुकमा हावी भइरहेको मानिस पैसा र जमिनका दलालाई समाप्त पार्न सहकारी अगुवाहरू अग्र पंक्तिमा आउनुपर्ने बताउनुभयो परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरेले अल्प विकसित मुलुकका विकासका चासोलाई गम्भीर रूपमा सम्बोधन गर्न नेपालले ध्यानकर्षण गरेको बताउनु भएको छ जेनेभामा सम्पन्न संयुक्त राष्ट्र संघीय सामाजिक तथा आर्थिक परिषदको उच्च स्तरीय बैठकमा भाग लिएर आज स्वदेश फर्कनुभएका मन्त्री घिमिरेले दिगो आर्थिक सामाजिक विकासका निम्ति नीति निर्माण गर्ने राष्ट्र संघीय निकायमा अल्प विकसित मुलुकको नाताले नेपालले आफ्ना अपेक्षाहरू जोरदार ढङ्गले उठाएको बताउनुभयो त्रिभुवन विमानस्थलमा संसारकर्मीसँग कुरा गर्दै उहाँले विकसित तथा अतिकम विकसित टापु राष्ट्रहरूको अध्यक्ष समेत रहेको नेपालले ती मुलुकको चौतर्फी विकासका लागि अन्तर्राष्ट्रिय समुदायबाट एकीकृत प्रयास हुनुपर्नेमा जोड दिएको जानकारी दिनुभयो मन्त्री घिमिरेले नेपालको राजनैतिक तथा आर्थिक अवस्थाबारे आफूले बैठकका क्रममा विश्व समुदायलाई जानकारी गराएको बताउनुभयो बैठकको क्रममा जेनेभामा रहँदा विभिन्न राष्ट्रसङ्घीय निकायका प्रमुख युरोपेली सङ्घमा आबद्ध मुलुकका राजदूत तथा अन्य अन्तर्राष्ट्रिय सङ्घ संस्थाका उच्च अधिकृतहरूसँगको भेटवार्ता उपलब्धिमूलक भएको उहाँले जानकारी दिनुभयो एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले आगामी साउन चारमा हुने विस्तारित बैठकले समस्या समाधान नगरे विशेष महाधिवेशन बोलाइने बताउनु भएको छ साथै उहाँले पार्टीद्वारा नयाँ संगठनात्मक सिद्धान्त बनाउन लागेको दावी समेत गर्नु भएको छ आज पार्टी कार्यालयमा भएको नियमित पत्रकार भेटघाटमा प्रवक्ता अग्नि सापकोटाले अध्यक्ष प्रसन्नले तयार पारेको प्रस्तावमा केही नयाँ सिद्धान्तको विकास गर्नेबारे उल्लेख गरिएको जानकारी दिनुभयो सापकोटाले थ्री इन वनको सिद्धान्तलाई फोर इन वान बनाउन लागि बताउनुभयो माओवादीमा पार्टीभित्र वृद्ध प्रौढ र युवाको बराबरी सहभागितालाई थ्री इन वान भन्ने गरिएको छ विस्तारित बैठकबाट त्यसमा अल्पसंख्यक र आदिवासी जनजाति पनि थपिने सापकोटाले बताउनुभयो अध्यक्ष प्रचण्डले विस्तारित बैठकमा पेश गर्ने संगठनात्मक प्रस्ताव तयार पारे पनि संख्या किटान गर्न भने बाँकी रहेको सापकोटाको भनाइ छ केन्द्रीय समिति कति सदस्य हुने भन्ने विषयको टुङ्गो छलफले लगाउने सापकोटाले बताउनु गर्नुभयो सापकोटाले विस्तारित बैठकले सांगठनिक सिद्धान्तको टुङ्गो लगाउन नसके विशेष महाधिवेशनमा जान सकिने संकेत पनि गर्नुभयो अर्को एक फरक प्रसंगमा उहाँले नेता बाबुराम भट्टले पार्टी नै छाडेको नभई उपाध्यक्ष पद मात्र त्यागेको बताउनुभयो विस्तारित बैठकले भट्टराईको कदमबारे ठोस धारणा तय गर्ने भनाई सापकोटाको छ कंग्रेसका महामन्त्री प्रकाश मान सिंहले निर्धारित समयमा संविधान सभाको निर्वाचन हुन नसके मुलुकमा ठूलो संकट उत्पन्न भई अराजकता बढ्ने बताउनु भएको छ एसएलसी परीक्षा उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनप्रति असन्तुष्ट रहेका दलहरू अहिले जनताप्रति इमान्दार भई सहमतिमा आउनुपर्ने र सरकार पनि उनीहरूका सम्भव भएसम्मका मागलाई सम्बोधन गर्न लचिलो हुनुपर्ने बताउनुभयो महामन्त्री सिंहले जनताका राजनैतिक अधिकारलाई स्थापित गर्न आफ्नो पार्टीले लामो सङ्घर्ष गरेको उल्लेख गर्दै ती उपलब्धिलाई संरक्षण गर्न कङ्ग्रेस जस्तोसुकै त्याग गर्न पनि तयार छ भन्नुभयो यसैबीच कङ्ग्रेसका केन्द्रीय सदस्य रामशरण महतले सरकारले तोकेकी अवधिभित्र निर्वाचन हुने बताउनु भएको छ उहाँले कसैले असहमति राखेको भरमा सरकार निर्वाचनका लागि अल्मलिन नहुने सुझाव दिनुभयो आज धुलीखेलमा आयोजित नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ सञ्चय कोषको बाह्रौँ केन्द्रीय सभा उद्घाटन गर्दै नेता महतले मङ्सिर चार गते जुनसुकै अवस्थामा पनि चुनाव हुने दावी गर्नुभयो उहाँले वर्तमान सरकारका अर्थमन्त्रीलाई आफूले कर्मचारीको तलब बढाउन सुझाव दिएको बताउनुभयो माओवादीको दस वर्ष जनयुद्धले देशका आर्थिक विकासलाई पछाडि धकेलेको भन्दै नेता महतले अब सबै राजनैतिक दलहरू आर्थिक विकासको एजेन्डामा केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले अहिलेको अवस्थामा निर्वाचन एकमात्र विकल्प भएको बताउनु भएको छ अहिले देश विशेष अवस्थामा रहेको बताउँदै नेता ओलीले विषम अवस्थाबाट शान्तिपूर्ण वातावरणमा देशलाई निकास दिनको लागि सबैले निर्वाचनमा सहयोग गर्नुपर्ने बताउनुभयो प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले धादिङ बेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले अबको बाटो भनेको नै निर्वाचन भएकोले निर्वाचनबाट मात्रै समस्या समाधान गर्न सकिने ठोकुवा गर्नुभयो निर्वाचनको माध्यमबाट देशलाई सामान्य अवस्थामा फर्काउनु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले लोकतान्त्रिक प्रक्रियामा सामेल हुने गरी सहमतिमा आउन चुनावको विरोधमा रहेका दलहरूलाई आग्रह गर्नुभयो अघिल्लो निर्वाचनले असफल भए पनि लोकतान्त्रिक प्रणालीलाई मानेर अगाडि बढेकोले अहिलेको निर्वाचनले देशलाई संक्रमण कालबाट बाहिर निकाल्न सकिने उहाँले दावी गर्नुभयो राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलका शीर्ष नेता सम्मिलित उच्च स्तरीय राजनैतिक समिति कायम रहेसम्म संविधान सभाको दोस्रो निर्वाचन हुन नसक्ने बताउनु भएको छ रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा थापाले चार दलीय सिन्डिकेट खारेज हुने बित्तिकै निर्वाचनको आधा वातावरण बन्ने दावी गर्नुभयो उहाँले चार दल चुनावप्रति इमान्दार नभएको बताउनुभयो चार दलले निश्चितको राजनीति गरेको भन्दै थापाले आफ्नो पार्टी बाध्य भएर सडकमा गएको बताउनुभयो उहाँले चार दलको भित्री मनसाय निर्वाचन हुन नदिने रहेको दावी गर्नुभयो थापाले नेपालमा राज संस्था भारतकै कारण हटेको दावी गर्नुभयो उहाँले आफ्नो पार्टी राजादेखि माओवादीसम्म हटाउने प्रजातन्त्रको पक्षमा रहेको बताउनुभयो सामुदायिक विद्यालयका अस्थायी शिक्षक र कर्मचारीले आजदेखि काठमाडौँको रत्न पार्कमा रिलियान्सन शुरू गरेका छन् सरकारले आफरको मागलाई सम्बोधन नगरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् अस्थायी शिक्षक र कर्मचारीको माग सम्बोधन गरेर यसअघिको सरकारले अध्यादेश राष्ट्रपतिकोमा सिफारिस गरे पनि अध्यादेश रोकिएको भन्दै शिक्षकहरूले विरोध जनाएका छन् उनीहरूले तत्काल अध्यादेश जारी गर्न पनि माग गरेका छन् आज एकानब्बेौँ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा उन्नाइसौँ संयुक्त राष्ट्र सङ्घीय अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ अन्तर्राष्ट्रिय सहकारी महासङ्घ तथा संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार संसारभर यो दिवस मनाउने गरिन्छ नेपालमा विक्रमसम्म दुई हजार तेह्र साल चैत्र बिस गते चितवनको बखानपुरमा ऋण सहकारी संस्थाको स्थापनासँगै सहकारीको सुरुवात भएको थियो अहिले नेपालमा विषयगत तथा बहुद्देश्य गरी झण्डै सत्ताइस भन्दा धेरै सहकारी संस्थाहरू छन् यस्तै दुई सय बयालिसवटा जिल्ला स्तरीय संघ सोह्रवटा केन्द्रीय संघ एउटा राष्ट्रिय सहकारी बैङ्क र यी सबैको छाता संगठनको रूपमा एउटा राष्ट्रिय सहकारी संघ रहेको छ यसैबीच मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले दिवसको अवसरमा सन्देश दिँदै सहकारीले नेपालको स्थानीय अर्थतन्त्रलाई बलियो पारेको बताउनु भएको छ नेपालका सहकारीले अर्थतन्त्र र सहकारीका सदस्यमा आर्थिक परिवर्तन गर्न सफल भएको उहाँको भनाइ छ राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका संयोजक डाक्टर केशव कोइरलाले उन्नत जात र प्रविधिको बारेमा थाहा नहुँदा मकै उत्पादनमा कमी आइरहेको बताउनु भएको छ उहाँले उन्नत जातको बीज र उत्पादन बारे कृषक अनभिज्ञ रहँदा मकै उत्पादन मकै उत्पादनमा कमी आइरहेको बताउनु भएको हो चितवनको रामपुरमा आजदेखि सुरु भएको मकै बाली खेती प्रवृद्धि सम्बन्धी तीन दिने अन्तर्क्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कोइरालाले आवश्यक खाद्यान्न मध्ये पच्चिस प्रतिशत मकैबाट पूर्ति हुँदै आएको बताउनुभयो कोइरालाका अनुसार तराई र भित्री मधेसमा बढी मकै उत्पादन हुने गर्दछ कोइरालाले नेपालमा मकैको उत्पादन औषधमा दुई दशमलव छ प्रति हेक्टर रहेको र छयासी दशमलव सतहत्तर प्रतिशत मकै खाद्यको जानकारी दिनुभयो कोइरालाले बिउ शुद्ध राम्रो भए मात्र उत्पादन राम्रो हुने भएकाले कृषकलाई बीज उत्पादनमा ध्यान दिन सुझाव दिनुभयो अन्तर्क्रियामा चितौन सहित नवलपरासी मकवानपुर तनहुका कृषक व्यवसायी र अनुसन्धानकर्ता गरी भन्दा बढीको सहभागिता रहेको छ हालसम्म नेपालको माटो र भूगोल हेरे गरेर चौबिस जातका मकै सिफारिस गरिएको छ पोसिलो एक मनोकामना तीन मनोकामना चार मनोकामना पाँच मनकामना छ र देउकी जातका बिउलाई सिफारिस गरिएको छ अन्तर्क्रिया कार्यक्रममा सहभागीलाई मकै उत्पादन सम्बन्धी वृत्तचित्र समेत देखाइएको थियो अन्तर्क्रिया अन्तर्गत भोलि चितवन पर्सी मकवानपुरमा मकै बालीको स्थलगत अध्ययन समेत गरिने कार्यक्रम रहेको जानकारी दिइएको छ चितवनमा डेङ्गु रोगबाट बस्नको लागि लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ डेङ्गुबाट बस्नको लागि लामखुट्टेको लार्वा नष्ट गर्ने अभियान सञ्चालन गर्न लागेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ आगामी सोमबारदेखि छब्बिस गतिसम्म अभियान सञ्चालन गर्न लागेको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक रामकेसीले जानकारी दिनुभयो उहाँका अनुसार पहिलो चरणमा रत्नगर र भरतपुर नगरपालिकाको सबै ओडामा अभियान सञ्चालन हुनेछ पालो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 अब अन्तर्राष्ट्रिय समाचार चीन र स्विजरल्याण्ड बीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएको छ यी दुई देशबीच दुई वर्षको लागि स्वतन्त्र व्यापारका कानूनी प्रक्रियामा आज बेजिङमा सम्झौता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् सम्झौतामा चीनका वाणिज्य मन्त्री गाओ होचिङ र स्विजरल्याण्डका फेडरल काउन्सिलर जोन सेनेटर अल अहले हस्ताक्षर गर्नुभयो चीनले युरोपेली मुलुकसँग स्वतन्त्र व्यापारका लागि गरेको यो पहिलो सम्झौता हो सम्झौता लागू भएपछि चीनबाट स्विजरल्याण्ड जाने उनान्से दशमलव सात प्रतिशत वस्तुमा भन्सार शुल्कमा छुट दिनेछ भने स्विजरल्याण्डबाट चीनमा निर्यात हुने चौसठी दशमलव दुई प्रतिशत वस्तु हुने चौरासी दशमलव दुई प्रतिशत वस्तुले शून्य भन्सारको सुविधा पाउनेछ यो सम्झौताले दुई देशबीचको औद्योगिक सहयोगलाई अझ बलियो बनाउने साथै दुवै देशको वातावरण श्रम बौद्धिक सम्पत्ति लगायतका क्षेत्रमा पनि नयाँ व्यवस्था ल्याउने सेनका वाणिज्य मन्त्री गावोले बताउनुभयो भेनेजुएलाले अमेरिकी गुप्तचर संस्था सिआइएका पूर्व कर्मचारी एडवार्ड स्नोडेनलाई राजनैतिक शरण दिने भएको छ अमेरिकाको फोन तथा इन्टरनेटमाथिको निगरानीबारे गुप्तचर संस्थाको दस्तावेज सार्वजनिक गरेका इन्टेलिजेन्सका कन्ट्याक्टर स्नोडेनलाई सुरक्षा प्रदान गर्न आफू तयार रहेको भेनेजुलाका राष्ट्रपति नेकोलस मडरोले बताउनु भएको छ गोप्य दस्तावेजहरू सार्वजनिक गरेपछि देखा नपरेका स्नोडेनले यसअघि राजनैतिक शरणको लागि बीसभन्दा बढी देशमा आग्रह गरेको समाचारहरू सार्वजनिक भएका थिए मडुरोले मानवताको नाताले पनि स्नोडेनलाई शरण दिनुपर्ने उल्लेख गरेको अल जजिरा को अनलाइन संस्करणले जनाएको छ उहाँले आफ्नो देशमा आउन अनुमति रहेको तर कसरी शरण र सुरक्षा दिने भन्ने बारे स्पष्ट पार्नु भएन अब खेल समाचार नेपाल कराते महासंघको आयोजनामा अर्को महिना काठमाडौँमा हुने राष्ट्रिय टिम कराते छनौट प्रतियोगिताको लागि अठार पुरुष र छ महिला गरी चौबिस सोतोकान खेलाडी आज छनौट भएका छन् नेपाल सातोकान कराते महासंघले आयोजना गरेको छनौट प्रतियोगिताबाट पुरुषको पचास केजीमा सुशान्त मोडक र अविन नकर्मी पचपन्न केजीमा विक्रम राई र गोपाल गुरूङ साठी केजीमा विनोद रोका र प्रकाश राई सडसठी केजीमा सुरेश गुरूङ र मदन साउद पचहत्तर केजीमा गणेश सुर्खेती र रेशम सुन्दास चौरासी केजीमा दावा लामा तथा चौरासी केजीमाथि रूपक महर्जन र दबाङ राप्तेन लामा छनौट भएका छन् पुरुषकै एकल कातामा हरिश्रेष्ठ र सोनाम शर्मा तथा टिम कातामा सुमन अवाल जिमी डङ्गुल र हरिश्रेष्ठ चुनिएका छन् महिलातर्फ छनौट हुनेमा पैंतालिस केजीमा सिमरन गुरूङ पचास केजीमा रणुका पाण्डे पचपन्न केजीमा लक्ष्मी आले र एकसठी केजीमा गीता सुनुवा रहेका छन् एकल कातामा रेणुका पाण्डे र लक्ष्मी आले छानिएका छन् त्रिकोणात्मक क्रिकेट श्रृङ्खला अन्तर्गत भारतले वेस्ट इन्डिजलाई एक सय दुई रनले हराएको छ क्विन्स पार्क ओभल टिनिडाडमा भएको खेल वर्षाले प्रभावित भएपछि डकवर्थ लेबिस नियमका आधारमा उनाचालिस ओभरमा दुई सय चौरात्तर रनको लक्ष्य पक्षाएको वेस्ट इन्डिज एक सय एकहत्तर रनमा समेटियो जोनसन चार्ल्सले पैँतालिस र केमर रोसले चौतिस रन जोड्नु बाहेक अरूले राम्रो प्रदर्शन गर्न सकेनन् भारतका भुवनेश्वर कुमार र उमेश यादवले समान तीन तीन तथा इशान्त शर्मा र रविन्द्र जडेजाले दुई दुई विकेट लिए पहिले ब्याटिङ गरेको भारतले पुरै पचास ओभर खेलेर सात विकेटको क्षतिमा तिन सय एघार रन बनाएको थियो टिमका लागि विराट कोहलीले त्रियासी बलमा तेह्र चौका र दुई छक्का सहित एक सय दुई रनको योगदान गरे जस्तै शिखर धवनले उनासत्तरी र रोहित शर्माले छयालिस रन मुरली विजयले सत्ताइस र रविचन्द्रन आश्विनले नट आउट पच्चिस रन जोडे जितपछि भारतले फाइनल प्रवेशको सम्भावना कायम राखेको छ शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजको नौ अङ्क छ भने भारत र श्रीलङ्काको समान पाँच पाँच अङ्क छ रन रेटका आधारमा श्रीलङ्का अगाडि रहेकाले अब हुने दुई खेल श्रीलङ्काले हारे मात्रै भारत फाइनल प्रवेश गर्न सक्नेछ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नेकपा माओवादीले मङ्सिर चार गतेको निर्वाचनमा भाग लिए सर्वदलीय सम्मेलन गर्न सकिने उच्च स्तरीय राजनैतिक समितिको निष्कर्ष समिति पुनर्गठन र चैत्र तीस गते भएको सहमति परिमार्जन गर्न तयार विस्तारित बैठकले समस्या समाधान नगरे विशेष महाधिवेशन बोलाइने ए माओवादी प्रवक्ता सापकोटाको भनाई भट्टराईले पार्टी नै छाडेको नभई उपाध्यक्ष पद मात्र त्यागेको दावी उन्नत जात र प्रविधिबारे थाहा नहुँदा मकै उत्पादनमा कमी आइरहेको कृषि विज्ञको भनाई चितवनमा डेङ्गु रोगबाट